नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर पहिलो हप्ता चुनाव गर्न मंगलबार मिति घोषणा हुने बताउनु भएको छ मंगलबार बिहानी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीसँग यसै विषयमा सहमति भएको भन्दै उहाँले बुधबार बिहान उच्च स्तरीय राजनैतिक समितिको बैठक बसेर विवादित विषयमा सहमति गरेपछि गणतन्त्र दिवसकै दिन मिति घोषणा हुने दावी गर्नुभएको हो आफ्नै निवासमा मंगलबार बिहान रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा प्रचण्डले मिति घोषणापछि चुनावको माहौल आफै बन्ने बताउनु भएको छ मङ्सिरमा चुनाव गर्ने विषयमा कसैको विमति नभएकाले मिति घोषणा गर्न अप्ठ्यारो नभएको पनि उहाँले दावी गर्नुभएको छ रेग्मी नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्ताउनु हो भन्दै प्रचण्डले एघार बुधे सहमति र पच्चिस बुधे बाधा अड्काउ फुकाउमा सहमति गर्ने दलहरू नै विकल्प खोज्ने कुरा गर्नु दुखद भएको टिप्पणी गर्नुभएको छ दस प्रतिशत थ्रेसोल राखेपछि आफूहरूलाई कुनै आपत्ति नभएको भन्दै प्रचण्डले साना दलको प्रतिनिधित्व नहुने भएकोले आफूहरूले थ्रेसोल राख्न नहुने तर्क गरेको बताउनु भएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले मुलुकको राष्ट्रियता हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्दै कंग्रेसप्रति जनताको आशा रहेको बताउनु भएको छ तनहुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पटक पटक सरकारमा गए पनि माओवादी तथा एमाले केही नगर्दा जनतामा निराशा छाएको जिकिर गर्नु भएको छ त्यसै कारण अबको संविधान सभामा विजय हासिल गरेर कंग्रेसले निराशा हटाउनु पर्नेमा उहाँको जोड छ आफूहरू मङ्सिरसम्ममा चुनाव गर्ने तयारीका साथ जुटिरहेको भन्दै कंग्रेसले कोइरालाले तर एकीकृत माओवादीले चुनाव गराउन नचाहेकाले पहिले सहमति भइसकेको थ्रेसहोल्ड सदस्य संख्या जस्ता विषयमा बखेडा झिकेको आरोप लगाउनु भएको छ सभापति कोइरालाले जनताले चुनाव चाहेको र आफूहरू पनि त्यत्तिकै पक्षमा रहेको भन्दै यति त्यसो हुन नदिए जनताले चुनाव रोक्न खोज्नुलाई खोज्नेलाई ठेगान लगाइदिने उल्लेख गर्नुभएको छ निर्वाचन एन संशोधन निर्वाचनको मिति घोषणा लगायतका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको काले सिंहदरबारमा जारी बैठकमा निर्वाचन ऐन अध्यादेश लगायतका विषयमा छलफल भइरहेको बताइएको छ भोलि गणतन्त्र दिवसका दिन संविधान सभाको चुनावी मिति घोषणा गर्ने सहमति गरेका दलहरूका बीचमा सहमति नजुटेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले धारणा तय गर्न बैठक बोलाइएको मन्त्री परिषदका एक सदस्यले बताएका छन् बैठकमा गणतन्त्र दिवस मनाउने विषयमा पनि छलफल हुनेछ नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ पछिल्लो पटक मनोनित भएका केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन लगायतका विषयमा छलफल गर्न आज स्थायी समितिको बैठक बोलाइएको नेकपा एमाले जनाएको छ पार्टी छाडेर गएकाहरूको ठाउँमा एमाले केही समय अगाडि पदपूर्ति गरेको थियो जसमा पूर्व सभामुख सुभाष नेङवाङ लगायतका नेताहरूलाई केन्द्रीय सदस्यहरूमा मनोनित गरिएको थियो बैठक पार्टी केन्द्रीय बैठक पार्टी मुख्यालय बल्खुमा अहिले केही पछि बस्ने एक नेताले जानकारी दिएका छन् युरोपेली मुलुकहरूको साझा संगठन युरोपियन युनियन युएले सिरियाका विद्रोहीमाथि लगाएको हतियार प्रतिबन्ध हटाउने बताएको छ बेल्जियमको राजधानी ब्रसेल्समा लामो समयसम्म बसेको युएका विदेश मन्त्रीको बैठकपछि प्रतिबन्ध हटाउने सहमति भएको हो बैठकमा सहभागी विदेश मन्त्रीहरूले सिरियाली सरकारलाई दुई वर्ष लामो सङ्घर्ष अन्त्य गर्न दबाव पुग्ने निष्कर्ष निकाल्दै प्रतिबन्ध नवीकरण नगर्ने निर्णय भएको हो प्रतिबन्ध हटाउने वा राख्ने भन्ने विषयमा देशहरू बीचमा विवाद तथा मतभेद भने भएको थियो तर सिरियामाथि लगाइएका अन्य प्रतिबन्ध भने कायम छन् यो इयुले सन् दुई हजार एघार मेमा सिरियाली सरकार तथा विद्रोही विरुद्ध हतियार प्रतिबन्धको घोषणा गरेको थियो र गोर्खा कप फुटबल प्रतियोगितामा मंगलबार समूह ए अन्तर्गतका दुई खेल हुँदैछन् काठमाडौँको दशरथ रङ्गशालामा दिउँसो दुई बजे सरस्वती युथ क्लब र झापाको मुनाल क्लब भेट्दैछन् अघिल्लो खेलमा हार बेहोरेका यी दुई टोली क्वार्टर फाइनल चरणमा प्रवेशको सम्भावना कायमै राख्न खेल जित्नै पर्ने दबावमा छन् अघिल्लो खेलमा सरस्वती मछिन्द्रसँग र मुनाल पुलिस क्लबसँग पराजित भएको थियो त्यस्तै दिउँसो चार बजे नेपाल पुलिस र मछिन्द्र बीच प्रतिस्पर्धा हुँदैछ अघिल्लो खेल जितेका दुवै टोली मंगलबारको खेल पनि जित्दै क्वार्टर फाइनल प्रवेश सुनिश्चित गर्ने योजनामा छन् गोर्खा कपमा सोमबार भएको खेलमा हिमालय शेर्पा क्लबले बोइज युनियनलाई र जावला खेल युथ क्लबले प्रिटिस क्लबलाई हराएका थिए हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा हुन्छु नमस्कार